कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज तिम्रो माया मफलर भए बाँधिदिन्थे गलामा तिम्रो माया मफलर भए बाँधिदिन्थे गलामा रहर हुँदा कहिलेकाहीँ झुन्डै हिँड्थे किलामा तिम्रो माला तिम्रो माया मफलर भइदिएन कवि गीतकार बैरागी काइलाको यो मुक्तकको पंक्तिसँगै आजको एक सय पचासौं अजर अमर गीतहरूको यो श्रृंखलामा शालीन अभिवादन छ प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको हिजोको एक सय उनाचासौं श्रृंखला हामी गायक संगीतकार फतेमान राजभण्डारीमा समर्पित थियौं भने आज गीतकार कवि बैरागी काइलाको जन्मदिनको अवसरमा उनको जन्मदिन सुखद रहोस् र आगामी जीवन अझै रचनाशील रहोस् भनेर कामना गर्दै आजको यो अंक शुभारम्भ गर्छौं दिनेश नेपानीका यी पंक्तिसँगै हाम्रो अजर अमर गीतहरूले एक सय पचास डेढ शतक श्रृंखला पार गरेकोमा हजुरलाई बधाई तथा धन्यवाद भनेर लेख्नु भएको छ वैरागी काइलालाई पनि जन्मदिनको शुभकामना भन्दै उनकै शब्दमा रहेको यो गीत प्रस्तुत छ शान्ति ठटालको स्वरमा सपना मेरा बाँच्नु मुस्किल छ मुस्किल मेरो दुखी मन एउटा फुल डा म भेट्छु पत्थर हेछ एउटा फुल डाछ पनि भित्र भेट भेट्छु पत्थर आज माफी दिनु झुकिए हिज मेरो दुखी मन सधैँ हारो खोच शून्यमालाय रातमा सधै आफैलाई हराई खोज्दछु आफै खोज शून्यमालाय रातमा सधै नेपाली चलचित्र जगतका प्रथम महिला संगीतकार शान्ति ठटाल अम्बर गुरूङको संगीतमा आज जन्मदिन परेका गीतकार बैरागी काइलाको गीतलाई प्रस्तुत गर्दै शान्ति ठटाल नेपाली संगीत आकाशमा गायिकाका रूपमा मात्र होइन संगीतकारका रूपमा मात्र पनि होइन संगीत समीक्षकका रूपमा पनि सदा चिनिने नाम हो आज कवि गीतकार बैरागी काइलाको जन्मदिन र वहाँलाई शुभकामना दिने क्रममा हामीलाई फेसबुकमा धेरै मित्रहरूले आयामेली कवि बैरागी काइलाज्यूलाई जन्मदिनको लाख लाख शुभकामना भनेर सन्देश व्यक्त गर्नुभएको छ विष्णुबहादुर थापा त्यसै गरी वेद धकाल कुमारजङ कार्कीले उहाँ अमेरिकाबाट सर्वप्रथम आयामेली श्रोदे कविवर वैरागी काइला तिल विक्रम निमोङज्यूमा जन्मदिनको लाखौं लाख शुभकामना अनि बधाई तेस्रो आयामका सम्पूर्ण स्रष्टाहरूमा नौलो आयाम र प्रयोगको लागि हार्दिक नमन नेपाली साहित्य क्षेत्रले यसलाई जे होस् अत्यन्त सहर्ष स्वीकार गर्यो वेद ढकालले पनि कार्यक्रम एक सय पचासौं श्रृंखला पुगेकोमा पनि हार्दिक बधाई व्यक्त गर्नुभएको छ डेढ शतक पार भएकोमा अमरदीप श्रेष्ठ लेख्नुहुन्छ सर्वप्रथम त अजर अमर गीत कार्यक्रमको एक सय पचासौं श्रृंखलाको खुशियालीमा उज्यालो नाइन्टी परिवार प्रकाश दाजुको टीममा बधाईको साथै सफलताको कामना मनैदेखि धेरै जान्ने अवसर पाइयो अझै हजारौं श्रृंखला पार गरोस् वैरागी काइला विशेष कार्यक्रम सुन्दैछु र उहाँले फलेवास पर्वतका अमरदीप श्रेष्ठले हाल फेन्तेक दक्षिण कोरियाबाट यो सन्देश सम्प्रेषण गर्नुभएको छ भने दीपक पोखरेलले वैरागी काइलालाई जन्मदिनको शुभकामना र दिनेश रावतले भूलवश राष्ट्रिय गीतका रचयिता भन्नुभएको छ राष्ट्रिय गीतका रचयिता व्याकुल माइला हो काइला होइन र हामी आज वैरागी काइलाको कुरा गर्दैछौ र त्यसै गरी दिनेश रावतजीले नेपाली सिनेमा क्षेत्रका कोहिनूर श्रीकृष्ण श्रेष्ठको पहिलो पुण्यतिथि तथा आज निधन हुनुभएका साहित्यकार राजेश्वर देवकोटाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्नुभएको छ श्याम रिमालजीले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ र श्याम रिमालले लेख्नुभएको छ चलचित्र गोर्खालीमा काठमाण्डुको नौतले धरहरा पाए हुन्थ्यो मायाको सहारा श्रीकृष्ण श्रेष्ठले कम्मर लर्काई लर्काई नाचेको कसले बिर्सेको होला अहिले पनि दर्शक त्यो धरहरा र श्रेष्ठलाई सम्झिरहन सक्छ तर दुवै चीज छैन हार्दिक श्रद्धांजलि भनेर लेख्नु भएको छ श्रीकृष्ण श्रेष्ठको जीवनीमा आधारित पुस्तक सम्झनामा अमर नायक आज काठमाण्डुको रूसी सांस्कृतिक केन्द्रमा संचार मन्त्री डाक्टर मिनेन्द्र जालले यसको विमोचन गर्नुभयो र यस पुस्तकका बारेमा र नायक श्रीकृष्ण श्रेष्ठका बारेमा आज केही बोल्ने मेरो पालो थियो र मैले श्रीकृष्ण श्रेष्ठसँगको चलचित्र यात्राका बारेमा रंगमंचका जीवनका बारेमा एउटा भावुक क्षणमा बोल्नुपर्ने स्थिति थियो र बोलियो र यो कार्यक्रममा आउनुभन्दा अगाडि पनि हामी श्रीकृष्ण श्रेष्ठकै विषयमा एउटा यसले पुस्तकका लेखक श्याम स्मृतसँग चर्चा गर्दैथ्यौं आज उत्सर्ग प्रेमका श्रष्टा राजेश्वर देवकोटाको निधन भएका बारे पनि धेरैले यहाँ संवेदना व्यक्त गर्नुभएको छ कार्यक्रममा आज वैरागी काइलाको सन्दर्भ जारी नै रहनेछ त्यसै गरी आज तीस दशकमा चर्चामा आएका गीतहरूको श्रृंखलामा उदित नारायण झा मधु छेत्री दिवाकर खड्गा राम थापा विनोद कुमार चौधरी जो अहिले उद्योगपति हुनुहुन्छ उनका गीत त्यसै गरी तारादेवी र दीप श्रेष्ठ मेराणाका गीतहरू हुनेछन् र नारायण गोपालको एउटा साह्रै कम बज्ने गीत पनि प्रस्तुत हुनेछ वैरागी काइलाकै शब्दमा अम्बर गुरूङको शब्द र अम्बर गुरूङको स्वर र संगीतमा यो गीत वैरागी कालाको शब्दमा आयमेली कवि तिलविक्रम नेमाङ बैरागी काइलाको शब्दलाई अम्बर गुरूङको संगीतमा सुन्यो अम्बर गुरूङकै स्वरमा फूल पात पत्करको आन्दोलनमा अम्बर गुरूङ तेस्रो आयामको आन्दोलनमा सक्रिय थिए बैरागी काइला र ईश्वर बल्ल प्रज्ञा प्रतिष्ठानमा सदस्य भएर पसेपछि अम्बर गुरूङ छुट्यो र यी दुवै बैरागी काइला र ईश्वर बल्लभ एक दिन अम्बर गुरूङको घर गए र भने अम्बरजी यसपालि यस्तै भयो पछि तपाईँलाई पनि हामी लान्छौं अब अम्बर गुरूङ पछि संगीत नाटक एकाडेमीका कुलपति भए बैरागी काइला नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भए ईश्वर वल्लभ त्यसभन्दा अगाडि नै महायात्रामा हिँडिसकेका थिए मध्यरातको सड़कमा मातेको मान्छेको भाषण कविताका रचयिता बैरागी काइलालाई धेरैले फरक शैलीका कविका रूपमा चिन्छन् म गंगा निलो बग्छु त्यसै गरी पर्वत हाट बजार जस्ता कविताहरू उनका लोकप्रिय छन् तर वर्षौंदेखि कविता लेख्न छोडेका वैरागी काइलालाई कविहरूको साहित्यिक संस्था प्रज्ञा प्रतिष्ठानले कवि वा प्राज्ञ बनाउन चाहिँ छोडेनन् अहिले वैरागी काइला पूर्व कुलपतिका रूपमा आफ्नै निवासमा आराम गर्दैछन् आज जन्मदिनको शुभकामनाको बहानामा हामीले उनका गीतहरूलाई सुन्यौं सिलवाल सुशीला लेख्नुहुन्छ कवि बैरागी काइलालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना त्यसै गरी जेबी गाउँले लेख्नुहुन्छ अजर अमर गीतको डेढ शतक श्रृंखला सुनिरहेछु नमस्कार साइमी दाई आज जन्मदिन पर्नुभएका वरिष्ठ गीतकार तथा आयामेली कवि तिलविक्रम विक्रम नेमाङ बैरागी काइलालाई जन्मदिनको हार्दिक शुभकामना साथै आजै निधन हुनुभएका वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली जेबी गाउँले सुर्खेत मटेला चारबाट आशिष नेउपाने राज खड्गाका पनि सम्वेदना र शुभकामना छन् त्यसै गरी हाम्रो ट्वीटरमा हामीलाई धना पौडेलले लेख्नु भएको छ कवि गीतकार वैरागी कैनालाई जन्मदिनको हार्दिक शुभकामना त्यसै गरी गोर्खा चार नम्बर प्रदेशबाट सापकोटा सिक्सटी एट लेख्नुहुन्छ अझ राम्रो प्रत्यक्ष सुन्न पाए नपाएको दुई हप्ता भयो के गर्ने होला डाउनलोड राम्रोसँग नभएको अवस्था भनेर लेख्नु भएको छ उहाँले त्यसै गरिकन मुक्ति ट्वीट गर्नुभएको छ वैरागी काइलाको आफ्नो नाउँ किन वैरागी राखे यो विषयमा पनि जानकारी पाए आभारी हुने थिए भनेर लेख्नुभएको छ सुरेश रेग्मीले एक सय पचासौं श्रृंखलाको लागि शुभकामनादायी नेपाली संगीतको सम्मान गर्ने यस कार्यक्रम अजर अमर रहोस् भनेर उहाँले शुभेच्छा पनि व्यक्त गर्नुभएको छ वैरागी काइलाको जन्मदिनको यो शुभकामनाको श्रृंखलापछि हामी धना पौडेलकै पंक्तिमा आइपुग्यौं उहाँले यो कार्यक्रम सुन्नका निम्ति अरूलाई विशेष गरेर आग्रह पनि गर्नुभएको छ आनन्द नेपालले खोजेर सुनेको जानकारी दिनुभएको छ भने पवन दुलालजीले पनि यो कार्यक्रम सुन्नका लागि धेरैलाई आग्रह गर्नुभएको छ र द टेलिग्राफका रिपोर्टर अनुराधा शर्माले उहाँकै आग्रहमा यो कार्यक्रम सुनेको जानकारी दिनुभएको छ श्याम रिमाल ट्वीटरमा मेन्शन गर्नुहुन्छ भरियाले बिसायो भारी भन्ज्याङको पिपलो छायामा रचनाकार राजेश्वर देवकोटाको भौतिक शरीरले आज भारी बिसाएको छ यो जानकारीका लागि श्याम रिमालजीलाई पनि आभार व्यक्त गर्दै अब तीस दशकका गीतको श्रृंखलामा हामी अहिलेका चर्चित बलिउड गायक उदित नारायण झा र अहिले अमेरिका पलायन भएका गायक मधु छेत्रीको युगल स्वरलाई प्रस्तुत गर्दछौं जालुमाई छोएर निचर पाइन मैले मायाको विचार बिर्के टोपी लालुमाई छोएर निचर पाइन मैले मायाको विचार यस्तै मलाई लालुमाई नहुने नबनीलाई तु क्यारे जुग जाने मोहनी यस्तै मलाई लालुमाई नहुने नपनीलाई दुक्यारे जुग जाने मोहनी मलाई पानीको टाढा आँगनीमा ल्याइदिउँ कि कालधारा यो मायालाई पानीको टाढा आँगनीमा ल्याइदिउँ कि कालधारा माया र छोला लुमाई चौतारी पेटीमा मैले रमन घुम्दा नि भेटेन मायर चोलालुमाई चौतारी पेटीमा मैले रमन घुम्दानी भेटेन बिर्के टोपी लालुमाई छोएर निचरा पाइन मैले मायाको बिचारा बिर्के टोपी लालुमाई छोएर निचरा पाइन मैले मायाको बिचारा जाने सकिन बिर्सना छ कि तिम्रो अन्तै नै तिर्सना मैले भने सकिन बिर्सना माया तिम्रो लालु माई गर्दैछु जान खुकुरीको दारैमा छ जान माया तिम्रो लालुमाई गर्दैछु ध्यान खुकुरीको तारैमा छ जान फिर्के टोपी लालुमाई र नेचर पाइन मैले मायाको विचार फिर्के टोपी लालुमाई र नेचर पाइन मैले मायाको विचार पाइन मैले मायाको विचार पाइन मैले उदित नारायण झा र मधु छेत्रीको युगल स्वरसँगै हामीलाई कवि मुरारी सिगदेलले आज जन्मदिन परेका कवि दाजु बैरागी काइलाको जन्मदिनको शुभकामना आजै निधन हुनुभएका साहित्यकार राजेश्वर देवकोटामा श्रद्धाञ्जली नेपाली सिने जगतका नायक श्रीकृष्ण श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली उनले लेख्नु भएको छ भने सम्झना सानुले वैरागी काइलालाई जन्मदिनको लाखौं लाख शुभकामना अजर अमर गीतहरू एक सय पचासौं भाग पूरा गरेकोमा हार्दिक बधाई तथा शुभकामना लेख्नु भएको छ आशिष खनालले हामीलाई मेन्शन गर्नुभएको छ अस्वास्थ्यका बावजूद सदा जस्तै बुटवलबाट सुन्दैछु वैरागी काइलाज्यूलाई शुभकामना भनेर लेख्नु भएको छ अजर अमर गीतहरूका साथमा गोर्खा चार नम्बर प्रदेशबाट सापकोटा अडसाठी हुनुहुन्छ धना पौडेलले पनि डेढ़ शतक श्रृंखलाको लागि हार्दिक शुभकामना प्रकाशजी तथा टीमलाई भन्नुभएको छ धना पौडेलजी पनि हामीलाई हाम्रै टीममा छ जस्तो लाग्छ सन्दीपजीका अनुसार त्यसैले धना पौडेलजीलाई पनि धन्यवाद छ र बधाई पनि छ यहाँ स्वयं पनि हुनुहुन्छ हामीसँग यात्रामा त्यसै गरी देवेन्द्र मानसिंहले कार्यक्रम अत्यन्त चाख मानेर सुन्दैछु भनेर टिप्पणी गर्नुभएको छ पोखराबाट उहाँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ अब अर्को युगल स्वर छ दिवाकर खड्गा र साथीहरूको संगीत राम थापाको गीतकार दिनेश अधिकारीको शब्दमा لا لا لا لا لا لا لا لا لا لا لا لا لا थापाको संगीतमा गायन शुरू गरिएका दिवाकर खड्गा जसको स्वर अलग्गै शैलीको छ तर नेपाली मीडियाले उनलाई आफ्नो गीत धेरै नबजाएकोमा बेला बेलामा गुनासो पनि गर्ने गर्छन् र उनी चलचित्र अभिनेता पनि हुन् उनले मेरो चलचित्र हतियारबाट अभिनयमा पुनरागमन पनि गरेका थिए दिवाकर खड्गालाई यो गीतका निम्ति र संगीतकार राम थापालाई पनि हार्दिक बधाई सहित अब हामी चर्चाको अर्को चरणमा छौं नेपाली गीत संगीतको आकाशमा धेरै अलग अलग पेसाका कलाकारले पनि गीत गाएका छन् विशेष गरेर चिकित्सक उद्योगपति विमान चालक सबैले शौकका लागि भए पनि जीवनमा एकपटक त गीत गाएकै छन् आजका चर्चित उद्योगपति विनोद चौधरी पनि कुनै समय रेडियो नेपालमा स्वर परीक्षा दिएर गायनमा होमिएका थिए उनले आफ्नो पहिलो सीडी एल्बम निकाल्दा माइकल ज्याक्सन शैलीको लुगामा रातो आधा सर्ट र सेतो टाइट प्यान्टमा आवरणमा फोटो राखेर उनले यो एल्बम निकालेका थिए र उनीसँग उनकै पहिलो पटक टेलिभिजनका निम्ति अन्तर्वार्ता गर्न उनको कार्यालय सानेपामा जाँदा उनले मलाई यो गीत गाउनुका बारेमा आफ्नो भनाई राखेका थिए उनी सानो ठिमी स्कूल पढ्दा त्यहीदेखि सांगीतिक वातावरणमा होमिएका थिए र उनले गीतका बीचमा अन्तर्वार्ताका बीचमा गीतका केही अंश पनि गाएका थिए तर त्यो गीत अहिलेका चर्चित मन्त्री सुनिल कुमार थापाको रचना र शम्भु प्रसाद बास्कोटा जो अहिले शम्भुजीतका नामले लोकप्रिय छन् शम्भु प्रसाद बास्कोटा जो भानुभक्त स्कूलका प्रडक्ट थिए उनले संगीत गरेका र विनोद चौधरी र हिरादेवी राईले संयुक्त रूपमा गाएका धरीमा जमिराले त्यो निश्चल पानी हो पोखरीमा जमिराले त्यो निश्चल पानी हो माया जिन्दगीको अभिन्न अभिन्न अङ्ग हो लाउनु र लगाउनु लाउनु र लगा उद्योग व्यवसायी चलचित्र निर्माता विनोद चौधरीको र हिरादेवी राईको स्वरमा शम्भु प्रसाद बास्कोटाको संगीतमा सुनिल कुमार थापाको रचनामा यो गीत मनकामना फिल्मको ब्यानरमा विनोद चौधरीले वासुदेव नामक फिल्म बनाएका थिए यो फिल्म नचलेपछि उनले अन्तर्वार्ताका क्रममा भनेका थिए हाम्रो परिवार तीनवटा व्यवसायमा लगानी गर्न कहिले इच्छुक हुने छैन एउटा चलचित्र निर्माण अर्को हवाई सेवा र तेस्रो हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट यी पेसाहरूमा हामीलाई फाइदा छैन भनेर विनोद चौधरीले एक अन्तर्वार्तामा भनेका थिए र उनी गायनमा पुनः फर्किन चाहन्थे तर उनले पछि निकालेको एल्बम नचलेका कारणले उनले पुनः गायनलाई निरन्तरता दिन सकेनन् भने उनका भाइ बसन्त कुमार चौधरीले हिन्दी र नेपालीमा गीत गजल नजमहरू लेखि नै रहेका छन् र उनका भाइले एउटा सिनेमा पनि बनाए जुन सिनेमा त्यति राम्रो चलेन र यसपछि फेरि यो परिवार सिनेमामा लगानी गर्न फेरि इच्छुक देखिएको छैन बज्र लामा ट्वीटरमा मेन्सन गर्नुहुन्छ जवन युवाको जस्तै आवाज उहाँको मलाई मनपर्ने पक्ष हो कविताको त कुरै नगरौं उहाँलाई जन्मदिनको लाख लाख शुभकामना विष्णु अथक मनु ट्वीटरमा मेन्सन गर्नुहुन्छ एक सय पचासौं श्रृंखला सुनिरहेको छु खुशी लाग्यो वैरागी काइला ज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना आज ट्वीटरमा अजर अमर गीतहरूको एक सय पचासौं श्रृंखला पुगेकोमा धेरै शुभकामनाहरू आइरहेका छन् यो क्रिकेटले गर्दा पनि यो डेढ शतक डेढ सय शतकलाई निकै सम्झना गरिँदो रहेछ त्यसै गरी हाम्रा चितवनका अत्यन्त प्रिय मित्र ऋतु सुनार लेख्नुहुन्छ एक सय पचासौं श्रृंखला पार गरेकोमा बधाई दाजु कवि गीतकार वैरागी काइलाज्यूलाई जन्मदिनको हार्दिक शुभकामना नेपाली मनले पनि अजर अमर गीतहरूको एक सय पचासौं श्रृंखला वैरागी काइलालाई जन्मदिनको शुभकामना एकसाथ व्यक्त गर्नुभएको छ त्यसै गरी हाम्रो फेसबुकमा हाम्रो फेसबुकमा टिप्पणी गर्नुभएको छ बसन्त क्षितिजले चुपचाप सुन्दैछु कवि बैरागी काइलाको लेखनको शिल्पीलाई सलाम गर्दै भनेर रूपेश ढंगोलले उदित नारायण झा र मधु छेत्रीको आहा लालुमय आनन्द महसुस भयो भनेर भन्नुभएको छ अब गीतको प्रसंगमा विनोद चौधरीले अत्यन्त मन पराएका गायक नारायण गोपालको प्रसंग नारायण गोपालको यो गीत त्यति विघ्न बज्दैन र बजेको पनि पाइँदैन तर यो गीतका बारेमा कथाकार कवि अतृप्त पाण्डे भन्नुहुन्छ गोपाल योन्जनले यो गीत एउटा चुरूटलाई पात्र बनाएर लेखेका हुन् र भन्दाखेरि पनि गोपाल दाईले यो चुरूटकै आत्मकथा लेखेको हुँ भनेका थिए गोपाल योन्जनको शब्द र संगीतमा नारायण गोपालको स्वर लपटेको सबको म भएछु सबलाई रिझाउँदा कसैको भएनछु म एउटा कार्यक्रम तयार पार्दा सबैलाई कार्यक्रम मन परोस् भन्दा पनि कहिलेकाहीँ सबैलाई मनपर्ने कार्यक्रम हुँदैन कोही गीत एकदम पुरानो भयो भन्छन् कोही मेरो गीत बजेन भन्छन् कोही तीस दशकका गीतमा मेरो किन परेन भन्छन् यस किसिमका धेरै गुनासाहरू हामीलाई पनि कार्यक्रममा आउँछ यसकारण यो गीत यो कार्यक्रमको पनि आत्मकथा जस्तै भएको छ गजलकार प्राध्यापक डाक्टर सनत कुमार वस्ती लेख्नुहुन्छ अजर अमर गीत यात्राका संगीत अनुरागी यात्रीहरूप्रति सप्रेम शुभकामना कार्यक्रम परिकल्पनाकार प्रस्तोता प्रकाश सायमीज्यूमा हार्दिक अभिनन्दन प्रीतिमय जिन्दगीको गतिमय सफर सुरम्य रहोस् भनेर उहाँले कामना गर्नुभएको छ त्यसै गरिकन मधुसूदन घिमिरेजीले अजर अमरको एक सय पचासौं श्रृंखला सुन्न पाउँदा एकदम खुशी छु एक सय पचासौं अंक पुगेकोमा भनेर धना पौडेलजीले पनि अत्यन्त सफल कार्यक्रमको लागि धन्यवाद प्रकाशजी रोचक जानकारीले कार्यक्रम अझै आकर्षक बनाएको छ भनेर मेन्शन गर्नुभएको छ भने धना पौडेलजीले नै पहाड़ झुक्नुपर्छ गीत यो गीतले आफ्नो विद्यार्थी जीवन सम्झाएको छ फेरि एकपटक सिद्धान्तराम जोशीको याद आएको छ भनेर लेख्नुभएको छ भने सूरज कणेलले किन किन पुराना गीतहरू सुन्दा शरीरमा नौलो अनुभूति हुन्छ भनेर लेख्नु भएको छ आजको यो कार्यक्रम एक सय पचासौं अंक सफल सार्थक र समृद्ध बनाउनमा यहाँहरू सबैको सहयोग स्नेह सद्भावप्रति हार्दिक आभार व्यक्त गर्दै प्राविधिक मित्र सन्दीप सुन्दास सहित मलाई पनि विदा दिनुहोस् र तारादेवीको स्वर जनार्दन समको शब्द नातिकाजीको संगीतमा यो गीतबाट विदा हुन्छौ आगामी बिहिबार पुनः भेट्नेछौ आधार कलम पुस्तक लिने हक्तै हरियो हारियो कला र कलम पुस्तक लिने हरियो ये हारियो स्वर्गको सौगात कसरी पाउला बादल पारी स्वर्गको सौगात कसरी पाउला गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज